अर्पण एक थोप्लो पाँच बिउ रोप्ने जस्तो मात्रै हुन्छ मानौ न अब मसँग गाडी छ होइन म अर्को जिल्लामा जानु पर्यो जिल्लामा जानु परेपछि तपाईँको तपाईँको गाडी यहीँ राख्नुहोस् हाम्रो गाडीमा चढ्नुपर्छ आफ्नो गाडी पनि लानु पाउँदैन अहिले चाहिँ यो कुनै कुनै यो तपाईँको पर्यटन क्षेत्रहरू यो त्यस्तो ठाउँमा अब भोटेको बस्ती छ भोटेको बस्तीहरूमा त्यस्तो भइरहेछ अस्ति साथीहरू गएर आउनुभयो जाँदाखेरि उहाँहरूको गाडी त्यहीँ राखेर उनीहरूको गाडीमा आफ्नो गाडी गाडीले त रोयल्टी तिरेकै छ नि नेपालभरि चलाउनु पाउने गरी भनेपछि अब उहाँहरूलाई भने जति तिरेर उहाँहरूको गाडीमा अब संहितासँग जोडिएका यी सपना र डर आफ्नो ठाउँमा सही वा गलत होलान् कति सपना साँचो हुन सक्छन् अनि कति डरहरू जायज होइन भनेर पनि हामीले कार्यक्रममा छलफल गरेका थियौं संहिताका जानकार अधिवक्ता डाक्टर चन्द्रकान्त गेवालीले यो कुरा प्रश्न पार्दै हुनुहुन्छ किन हामी संहितामा जानु पर्यो भन्ने प्रश्न चाहिँ अहम प्रश्न नै हो किन जानु पर्यो भन्दाखेरि विश्वमा छब्बिस राष्ट्रहरू संहितामा चाहिँ गएका छन् दुईटा सिद्धान्तबाट जाँदा रहेछन् एउटा कमिङ टुगेदर भन्छ एउटा होल्डिङ टुगेदर एउटा राष्ट्रै टुक्रिन थाल्यो भने चाहिँ त्यो टुक्रिनबाट बचाउनलाई संहितामा गएका धेरै मुलुक छन् र कति चाहिँ टुक्रिएर स्वतन्त्रता भए प्राप्त भएको छन् जस्तो स्विजरल्यान्ड अमेरिकाहरू यिनीहरू चाहिँ पहिलाको अवस्था के थिए भन्दाखेरि टुक्रिए तर स्वतन्त्र तिनीहरू स्वतन्त्रता प्राप्त गरे उपनिवेशबाट स्वतन्त्र प्राप्त गरेपछि एकै ठाउँ बसेर विकास गरौँ राष्ट्र एक ठाउँ बनाउँ बसौँ सबै राष्ट्र देश विकास गरौँ भनेर दुईवटा सिद्धान्तबाट आएका थिए तर हामी त्यो दुईवटा सिद्धान्तमा छैनौँ हामी सिद्धान्त दुईवटा सिद्धान्त भन्दा पनि हामी एउटा जातीय विभेदको असमानता भयो हरेक जात जाति वर्ग क्षेत्रमा असमान भयो र भौगोलिक क्षेत्रमा पनि असमानता भयो समावेशी भएन राज्यको मूल प्रभावमा चाहिँ एउटा चाहिँ केन्द्रीकृत राज्य पद्धति भयो र मूल प्रभावमा चाहिँ भनरेबल ग्रुपहरू हुन्छ जो चाहिँ माइनोरिटीहरू छन् सीमान्तकृत वर्गहरू छन् जो महिला दलित जनजाति भाषा वेशभूषा मधेसीहरू यी सबै चाहिँ राज्यको मूल प्रभावमा जान सकेनन् त्यसकारण समावेशीकरण गरेर राज्यको अग्रमाई पुनर्समाधान हुनुपर्छ भन्ने आधारले चाहिँ हामी संहितामा गएको हो र संहिताले चाहिँ हुनसक्छ केन्द्रीय शासन पद्धतिले नै विकेन्द्रीकरण गरेर चाहिँ शासन पद्धति गर्न सकिन्छ कि भन्ने हुनसक्छ केन्द्रीय शासन पद्धतिमा एउटा मात्रै सरकार हुन्छ राष्ट्रको एउटा सरकार हुन्छ तर संहितामा चाहिँ राष्ट्रका धेरै सरकार हुन्छन् एउटा केन्द्रीय सरकार हुने भयो एउटा राज्यको सरकार हुने हो एउटा चाहिँ स्थानीय सरकार अर्थात् अहिले चाहिँ जनताले चाहिँ के छ भन्दाखेरि केन्द्रीकृत शासन पद्धतिको सरकार डेभलप गर्दाखेरि प्रधानमन्त्रीलाई चाहिँ कहिले पनि उसले भेट्न पाउँदैन तर स्थानीय सरकार भयो भने स्थानीय सरकारको अध्यक्ष प्रमुख कार्यकारी प्रमुखहरू त्यो चाहिँ प्रधानमन्त्री सरह उसले चाहिँ जे जे चाहिँ उसलाई चाहिँ बेसिक निड चाहिन्छ सबै सुविधा उसले त्यहाँबाट दिनसक्छ त्यसले नभएका केही नीतिका कुराहरू स्टेटले गर्छ त्यसपछि माथि चाहिँ केन्द्रले गर्छ त्यस कारणले संहितामा किन गइयो भन्दाखेरि अत्यधिक चाहिँ हामी केन्द्रीकृत राज्य प्रणाली हो जुम्ला हुम्लादेखि लिएर जो चाहिँ ताप्लेजुङका मान्छेहरू पनि सबै केन्द्रमा आउनुपर्ने भयो एउटा बेसिक निड्सहरूदेखि लिएर अनि चाहिँ पासपोर्ट भिसाहरू सिफारिसदेखि लिएर न्याय प्राप्ति गर्न पनि केन्द्रमा आउनुपर्ने हुनाले यो सबै कुरालाई चाहिँ स्थानीय सरकार राज्य सरकार र केन्द्रीय सरकारको विस्तार भयो भने त्यहाँबाट चाहिँ एउटा चाहिँ राज्यमा समुन्नत व्यवहार हुनसक्छ र त्यहाँ न्याय प्राप्ति हुन्छ र एउटा विभेदको अन्त्य हुनसक्छ समावेशीकरण हुनसक्छ केन्द्रिक राज्यको पद्धतिलाई चाहिँ विकेन्द्रीकरण हुनसक्छ र एउटा चाहिँ जुन असमान व्यवहार छ धर्मदेखि लिएर लिङ्गदेखि लिएर जात जाति जनजाति भाषा वेशभूषाको जुन चाहिँ असमान व्यवहार छ यसलाई चाहिँ अन्त्य गर्नको लागि हामी संहितामा गएको चौध अञ्चल पचहत्तर जिल्ला पाँच विकास क्षेत्रबाट पनि प्र्याक्टिस गर्न खोजिएको हो नि होइन होइन यो पनि एउटा चाहिँ संहिताको प्रारूप रूप पनि हो जस्तो चौध अञ्चल पचहत्तर जिल्ला जुन पाँच विकास क्षेत्र भनेको नि त्यो केन्द्रीय शासन पद्धतिको त्यसलाई चाहिँ विभाजन गरियो प्रशासनिक क्षेत्र विकास क्षेत्रमा चाहिँ त्यो साँच्चैकै संहिताको एउटा रूप हो तर त्यसलाई संहिता मानिएन त्यहाँ चाहिँ केन्द्रीय सरकार रह्यो स्थानीय सरकारमा पाँच विकास क्षेत्रमा सरकार त थिएन जस्तो चौध अञ्चलमा सरकार त होइन साँच्चीकै सरकार त्यहाँको एउटा भनौँ न स्थानीय स्तरमा चाहिँ स्थानीय गाविस छन् नगरपालिका छन् त्यो पनि साँच्चीकै चाहिँ त्यो भित्रको सरकार सरकार भनेको स्वायत्तता भएको सरकार आर्थिक रूपमा स्वायत्तता भएको सामाजिक रूपमा स्वायत्तता भएको राजनीतिक रूपमा स्वायत्तता भएको त्यो चाहिँ साँच्चीकै सरकार रूपमा चाहिँ त्यसलाई चाहिँ परिभाषित गरिएन साँच्चीकै त्यहाँ त्यहाँ पनि सरकार हुन्थ्यो भने त्यो संहिता हुन्थ्यो तर यहाँ के हो भन्दाखेरि केन्द्रमा एउटा सरकार हो सबै केन्द्रको अधिकारहरू डेलिगेट मात्रै गर्न पाउने भयो क्या केन्द्रले चाह्यो भने स्थानीय तहसम्मका जति गाउँ पञ्चायत नगर पञ्चायत पहिला थिए होइन अब पछि गाविस नगरपालिका भन्ने पनि आए अनि अञ्चलहरू आए विकास क्षेत्र पनि आए यी सबैलाई चाहिँ उनीहरूका अधिकार जहाँ जहाँ जे जे चाहिँ रिसोर्सहरू छ जहाँ जहाँ जनशक्ति छ त्यो अनुसार तिनीहरूको अधिकार जे जे पाउने त्यो त्यही चाहिँ प्रक्षेपण गरिदिएको भए त्यहाँ डिभोल्युसन गरिदिएको भए यो संहिता चाहिँदैन थियो यहाँ त के भयो भन्दाखेरि केन्द्रमा सरकार छ विकास क्षेत्र बनियो अञ्चल बनियो गाविस गाउँ पञ्चायत नगर पञ्चायत बनियो त्यो त्यो संहिताका रूप त हुन् तर त्यहाँ सरकार चाहिँ स्थापित गर्न सकिएन र केन्द्रले जे जान्छ निर्वाचित चाहिँ गाविस निर्वाचित चाहिँ जुन जीविसहरू थिए नि त्यसलाई पनि केन्द्रको सरकारले जे चाहन्छ त्यही हुन्थ्यो केन्द्रले बजेट बनाउँथ्यो उसले केन्द्रले विकास निर्माणहरूका प्लानिङ गर्थ्यो तर तिनीहरू लागू गर्दै जान्थे तर आफूले चाहिँ कुनै पनि प्रारूप तयार गर्न नपाउने विकास निर्माणहरू तयार गर्न नपाउने र आफैले आफ्नो चाहिँ शासन आफै गर्न नपाउने र आफ्नो चाहिँ जुन रिसोर्सहरू मोबिलाइज गर्न नपाउने केन्द्र केन्द्रीकृत जुन केन्द्रले जे निर्णय गर्छ त्यो अनुसार काम गर्दाखेरि साँच्चीकै हामी चाहिँ त्यसलाई चाहिँ संहिताको रूप दिन संहिताको परिभाषा गर्न सकिएन उहाँ हुनुहुन्थ्यो संघीयताका जानकार अधिवक्ता डाक्टर चन्द्रकान्त गेवाली संघीयतासँग जोडिएका सपना र डरहरूको सत्यता खेलाउँदै गणेशजी मैले जति बेला हामीले संघीयतामा डर र सपनाको कुरा गर्यौं त्यतिखेर पनि मैले आफ्नो यो संघीयताबारे आफ्नो डर सुनाएको थिएँ कतै मेरै क्षेत्र पनि टुक्रन्छ कि एक ठाउँबाट अर्को ठाउँमा जाँदा प्रवेशाज्ञा अथवा प्रवेश अनुमति पो लिनुपर्ने हो कि भन्ने चिन्ता मेरो मात्रै होइन हामीसँग कुराकानी गर्नुभएका धेरै सर्वसाधारणले त्यतिखेर भन्नुभएको थियो केही सभासदहरूले हामीलाई सुनाए अनुसार उहाँहरूले जनताको घर दैलोमा सुझाव संकलनमा जाँदा पनि त्यस्तै डर धेरैजनाले सुनाउनु भएको बताउनु भएको थियो मलाई पनि अलिअलि त डर लागेकै हो कल्पनाजी मेरो घर मध्यपश्चिमको करिब करिब बीच बीच भागतिर पर्छ त्यो क्षेत्रभन्दा माथिको पानीमा हामी र हामीभन्दा तल बसेकाहरूले अधिकार पाउलान् या नपाउलान् अनि तराईले उत्पादन गरेको धान पहाड़ र हिमालसम्म पुग्ला कि नपुग्ला भन्ने डर मलाई पनि थियो तर संगीता संगालको यात्रा यहाँसम्म आइपुग्दा भने मेरो त्यो डर हटिसकेको छ हामीले धेरै दलका नेताहरू र संविधानको मस्यौदा बनाउन लागि परेका सभासदहरूसँग पनि यसबारेमा कुरा गरेका थियौं नि अनि अबको संहिताको मोडल कस्तो हुन्छ भन्ने छलफल पनि हामीले आयोजना गरेका थियौं संघीयताको मोडलबारे गरिएको छलफल कार्यक्रमको एउटा अंश आज पनि सुनाउन छलफलमा सहभागी हुनुहुन्छ नेपाली कांग्रेसका पुष्प भूषाल नेकपा एमालेका प्रदीप गेवाली ए नेकपा माओवादीका देवेन्द्र पौडेल अनि तत्कालीन राज्य पुनर्संरचना समितिका सदस्य मल्लके सुन्दर पदकेवारीतिर आइपुगेँ यदि तपाईँले सातवटा प्रदेश बनाउँदा पनि एघारवटा प्रदेश बनाउँदाखेरि पनि जनतालाई राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक रूपले अधिकार सम्पन्न बनाउने विषयबाट अलग गरेर केवल सिंहदरबारको अधिकार अरू केही आठवटा दसवटा दरबारमा पुनर्वितरण गर्ने अर्थमा मात्रै गर्नुभयो भने त्यो एघार प्रदेशको प्रस्तावले पनि सात प्रदेशको प्रस्तावले पनि हामीले भनेको राज्यलाई चाहिँ बदल्दैन मैले पुष्पा लाएँ नेपाली कंग्रेस पछिल्लो समयदेखि जब संघीय व्यवस्थाको छलफल शुरू भयो त्यति बेला चाहिँ पाँच छ र सातमा घुमिरहेछ सबभन्दा पहिला सात प्रदेश प्रस्ताव गर्यो त्यसपछि आएर चाहिँ पाँच प्रदेश सबभन्दा उत्तम छ भनेर चाहिँ नेपाली कङ्ग्रेसले प्रस्ताव गरेका छ मलाई सम्झने भएपछि म गलत भएन सुचाउनु होला घोषणापत्र हेर्दाखेरि चाहिँ छवटा प्रदेश हामीलाई एकदम ठिक लागेको छ भनेर नेपाली कङ्ग्रेसले प्रस्ताव गरेको छ त्यो घोषणापत्रबाट अहिलेसम्म आइसक्दाखेरि केही परिवर्तन भएको छ भने त्यो पनि बताउनुहोस् अर्को के को आधारमा छ प्रदेश छ भन्ने कुरा कङ्ग्रेसले संघीयतालाई किन स्वीकार गर्यो भन्दाखेरि समावेशी ढंगबाट जुन विविधताहरू छ कसरी विविधतालाई एकतामा रूपान्तरण गर्ने र त्यसको लागि भनौँ संसदीय शासन प्रणालीबाट यी विविधतालाई सम्मानजनक ढंगबाट स्थान दिन सकिन्छ भनेर त्यो सिद्धान्तलाई राख्यो र कंग्रेसले आफ्नो घोषणा पत्रमा सातवटा प्रदेश उपयुक्त हुन्छ भन्ने कुराहरूलाई आफ्नो घोषणा पत्रमा राखेको थियो र त्यसमा उसले यसबाट कंग्रेसको दृष्टिकोण सामर्थ्य र पहिचानलाई उसले स्पष्ट रूपबाट राख्यो एउटा पहिचान भनेको हाम्रो एउटा विविधता बोकेको समाज जसमा सबै जात जाति भाषा लङ्घीय पहिचान खोजेको पहिचानलाई हामीले आइडेन्टिटीको रूपमा लिन सक्छौँ मनोवैज्ञानिक ढंगबाट म पनि यो शासनको या स्रोत साधनमा मेरो पनि एउटा सहभागिता छ भन्ने कुरा र उसको एउटा आइडेन्टिटीको सवाललाई संघीयताले सम्बोधन गर्नुपर्छ भन्ने एउटा भने अर्कोतिर कसरी गयो भने शक्तिमा पहुँच साधन स्रोतमा कसरी पहुँच पुर्याउन सकिन्छ त्यसको आधारमा संघीयतालाई हामीले चाहिँ रेखाङ्कन गर्नुपर्दछ र त्यो ढंगबाट राज्यको पुनः संरचना गर्नु पर्दछ भने सामर्थ्य र पहिचानलाई दुइटैलाई प्यारल किन लिएर गयो भन्दाखेरि भोलि गएर सबैको पहिचान देखिने जातीय द्वन्द मेटिने कतै हामीले खोजेको संघीयता ले भोलि चाहिँ द्वन्द्वको रूप नलियोस् भन्नको लागि स्पष्ट रूपबाट जातीय भाषीय लैंगिक आइडेन्टिटीको साथसाथै उसको पहिचानलाई पनि ल्याउनको लागि उसले सातवटा प्रदेशभित्र विभिन्न किसिमका संरक्षित प्रदेशहरू अरू प्रदेशहरू विभिन्न किसिमका बनाउन सकिन्छ भन्ने पनि आफ्नो घोषणा पत्रमा राखेको छ अब म देवेन्द्र पौडेलजीबाट आउँछु सबभन्दा पहिला माओवादीले प्रस्ताव गरेको मलाई सम्झना भएछ तेह्रदेखि पन्ध्रसम्मको प्रदेश प्रस्ताव गरेको थियो सम्भवतः त्यसभन्दा पछाडि धेरै परिवर्तन भइसकेका छन् एकीकृत माओवादीले चाहिँ अहिले पछिल्लो समयमा कतिवटा प्रदेश र त्यसका आधार के बनाएको छ देवेन्द्र सर अब हामीले सम्भवतः राज्यको संहिता सुरुमा हामी सार्वजनिक गरेका थियौँ योभन्दा खालकै अवधिमा हामीले एउटा स्केच गरेर त्यसलाई सार्वजनिक गरेका थियौँ र तर सहमतिको निम्ति हामीले अब दस वा एघारसम्म जान सकिन्छ भन्ने कुरा पनि छलफलको बेलामा अघि पनि हामीले राखेका थियौँ तर मुख्य प्रश्न चाहिँ अब यो गणितमा कति भन्ने कुरा भन्दा पनि यो सहायक कुरा हो समुदाय यदि हिजो एकात्मक शाहवंशीय सामन्ती राज्य प्रणालीबाट उत्पीडनको महसुस गरेका छन् भनेदेखि उनीहरूलाई त्यो उत्पीडनको अन्त हुने गरी राज्यले मुक्ति भएको चाहिँ प्रक्रियामा पिलाउनु पर्यो त्यस कारण के प्रधान हो गणित अथवा संख्या प्रधान होइन पहिचान उनीहरूको हक अधिकार दिने कुरा प्रधान हो मल्लके सुन्दरजी म किन तपाईँको अलिक पछि आइपुगेँ भन्दाखेरि यो सबै कुरो समेटेर तपाईँहरूलाई एउटा प्रस्ताव गर्न भनेर सरकारले एउटा आयोग पनि बनायो जसमा तपाईँ आफै पनि सदस्य हुनुहुन्थ्यो तपाईँहरूको फरक मत र यो प्रस्ताव चाहिँ जुन उनीहरू वेबसाइटमा राखेको छ जुन तरिकाले खुला राखेको छ यो चाहिँ एउटा इतिहासै बन्यो किनकि म फरक मतहरू हेर्दै थिएँ त्यसमा फरक मत राख्न बाँकी शब्द र राख्न बाँकी वाक्य पनि भेटिँदैन राज्य पुनर्संरचनाले जुन प्रस्ताव गर्यो अप्ठ्यारो ठाउँमा पर्नुभयो तपाईँहरू कि तपाईँहरूलाई अप्ठ्यारो भए लागेन एउटा सम्मानित ठाउँमै पर्या हो यहाँ उपस्थित एउटा राजनीतिक दलले त्यो आयोगको रिपोर्ट हाम्रो लागि मान्य भनेर चुनावी घोषणापत्रमै पत्रमै राखेको छ मलाई खुसी लाग्यो कि अब सबै दलका मेरा आदरणीय वरिष्ठ मित्रहरूसँग चाहिँ यो विषयमा छलफल गर्न पाएँ दुःख के लागिरहेछ भन्दाखेरि हामी कतै अलिकति इस्युबाट एजेन्डाबाट डिभिएट हुँदै हुँदै हुँदै गइरहेका छौँ कि जसलाई हामी भनेको पोलिटिकल पार्टिजहरू किन भन्दाखेरि क्वेसन चाहिँ कतिवटा प्रदेश बनाउने त्यो होइन के आधारमा प्रदेश बनाउने त्यो पनि क्वेसन होइन अब पोलिटिकल पार्टीले अहिलेसम्म आउँदाखेरि बिर्सिएका कुरा चाहिँ के हो भन्दाखेरि हामी संहितामा किन गइरहेछौँ भन्ने कुरा मेन चाहिँ मतलब त्यो एजेन्डालाई नै सम्झन नसके जस्तो मलाई लागिरहेछ प्रदीपजीले भन्नुभएको चाहिँ यो चाहिँ मतलब चाहिँ इमोसनल चाहिँ प्रक्रिया चाहिँ हो त्यसो त्यसो भएको हुनाले मेरो विचारमा पहिले हामी त्यो उद्देश्य प्राप्तिको लागि अहिले हामीले अप्नाइरहेको बाटो ठिक छ कि छैन त्यो कुरा गर्नु पर्यो राजनीतिक दलका दलकाहरूलाई मैले सोधेको उहाँहरूले के भन्नुभयो हामी एकात्मक शासन व्यवस्थाबाट संघीय शासन व्यवस्थामा जान खोजेको उत्पीडित जनजातिलाई राज्यको उत्पीडित समूहलाई पछाडि परेका राज्यलाई सही ढङ्गले सबैका ढङ्गले समान रूपमा आत्मसात नगर्न सकेका समूहलाई न्याय दिलाउनका लागि नै हामी सङ्घीय व्यवस्थामा जाने भन्ने कुरामा कसैले होइन भन्नु भएन यो सबैले भनेको कुरालाई पुष्पाजीले छवटा प्रदेश भन्दाखेरि पनि उहाँले त्यो कुरा जोड्नु भएको थियो प्रदेश सरले चाहिँ सातवटा प्रदेश भन्दा तपाईँहरूले दसवटा प्रदेशमा चाहिँ त्यो कुरो कसरी दियो एउटा कुरा फेडरल रिस्ट्रक्चरिङ भनेको मूलत त्यसको दुईटा फिलोसफी आधारहरू छन् एउटा sharing of the power sharing of the power भनेपछि केन्द्रमा चाहिँ मतलब साझेदारी सरकार र स्थानीय तहमा चाहिँ स्वायत्त स्वशासनहरू एउटा चाहिँ पावरको सेयरिङ हो दोस्रो कुरा भनेको रिसोर्सको सेयरिङ हो त्यसैले हामीले जो रिस्ट्रक्चरिङ गर्न गइरहेको छ त्यो रिस्ट्रक्चरिङले यो दुईटा कुरा कि उत्पीडनमा पारिएका समुदाय वर्ग लिङ्ग क्षेत्रले इक्वेलिटेबल स्ट्याटसमा सेन्टरमा चाहिँ सेयरिङ पावर गर्न पाउँछ कि पाउँदैन र लोकल लेभलमा सेल्फ गभर्नेन्समा चाहिँ अटोनोमीको अधिकार ल सेल्फ गभर्मेन्टको अधिकार प्राप्त गर्छ गरेन अनि रिसोर्सको इक्वेलिटेबल डिस्ट्रिब्युसन चाहिँ त्यो फाइनेन्सियल इक्वलाइजेसन भन्छ होइन त्यो इक्वलाइजेसनको चाहिँ आधारमा चाहिँ प्राप्त गर्छ गरेन एउटा कुरा दोस्रो कुरा अहिले फेरि कन्फ्युजनमा चाहिँ हामी कहाँ परिरहेको छौँ भन्दाखेरि अहिले दोस्रो संविधान सभाद्वारा अस्ति मात्रै पहिलो संविधान सभाले जे जति चाहिँ मतलब काम कारवाही चाहिँ टुङ्ग्याइसकेको हो जसमा सहमति भइसकेको हो त्यसमा हामी अपूर्णत्व ग्रहण गर्छौं भनेर भनिसकेको अब म स्मरण गराउन चाहन्छु कि राज्य पुनर्संरचना तथा शक्ति बाँडफाँड समितिमा छब्बिसवटा तात्कालीन चाहिँ दलका त्रिचालिसजना सभासदहरू चाहिँ थिए त्यसमा त्यो त्रिचालिसजना सभासदहरूले राज्यको पुनर्संरचना कसले कसरी गर्ने भनेर सिद्धान्त तय गर्दाखेरि प्राथमिक आधार चाहिँ पहिचान हुन्छ है पहिचान भनेको के हो त भन्दाखेरि ऐतिहासिक पहिचान भाषिक पहिचान सांस्कृतिक पहिचान भौगोलिक निरन्तरता प्रशासनिक सहजता र सहायक रूपमा सामर्थ्यको चार आधार भनेर यो सर्वसम्मत भएको आधार हो संहिताको मोडल कस्तो हुने भन्ने विषयमा करिब करिब सहमति जुट्न थालेको अड्कल हामी छलफलबाट पाउन सक्छौ छलफलमा सहभागी हुनुहुन्थ्यो नेपाली कांग्रेसका पुष्पा भूषाल नेकपा एमालेका प्रदीप गेवाली ए नेकपा माओवादीका देवेन्द्र पौडेल र तत्कालीन राज्य पुनर्संरचना समितिका सदस्य मल्ल के सुन्दर इतिहासमा नै पहिलो पटक जनताद्वारा निर्वाचित जनप्रतिनिधिले संविधान बनाउन लागेको संविधान लेख्न लागेको भएका कारण यसमा लागि परेका र सुझाव सल्लाह दिइरहेका विज्ञहरूले समेत विभिन्न अरू देशहरूको अभ्यासको अध्ययन गरेका छन् त्यसले पनि हाम्रो संविधान सभालाई संहिताबारे धारणा बनाउन सहयोग गरेको छ विभिन्न देशहरूमा भएका अभ्यास त्यसको सफलता र समस्याका बारेमा पनि हामीले कार्यक्रममा छलफल गरेका थियौं अमेरिकामा बसेर ओकालत पेसालाई अगाडि बढ़ाइरहनुभएका अधिवक्ता खगेन्द्र जीसीले अमेरिकामा संघीयताको अभ्यास र नेपालले त्यसबाट सिक्न सक्ने कुराका बारेमा हामीसँग कुराकानी गर्नुभएको थियो एकैछिन उहाँको कुरा सुनौ फेडरल लेभलमा पनि तपाईँको व्यवस्थापिका कार्यपालिका न्यायपालिका भनेर चाहिँ यिनीहरूले चाहिँ सेटअप गरेका छन् र फेडरल लेभलको चाहिँ संविधान छ अनि फेडरल लेभलको संविधानबाट चाहिँ के भने अब होल कन्ट्रीहरूमा कन्ट्रीभरि नै चाहिँ उनीहरूले चाहिँ सबै स्टेटमा रूल गरिरहेका छन् र फेडरलहरूको चाहिँ के भने लको चाहिँ एउटा सेट छ त्यहाँसम्म हामी यहाँसम्म जाने भन्ने र त्यसपछि चाहिँ के भने आउँछ जहाँसम्म चाहिँ फेडरलले चाहिँ हामी चाहिँ यहाँसम्म जाने भनेर लाइन तोकेको छ त्यसदेखि बाहेक चाहिँ जति चाहिँ फेडरलले चाहिँ के भने टच नगरेको एरिया छ जम्मै स्टेटलाई छोडिदिया हुन्छ स्टेटले के गर्छ भन्दा फेरि आफ्नो चाहिँ तिनीहरूले पनि व्यवस्थापिका न्यायपालिका र कार्यपालिका र स्टेट कन्स्टिट्युसन बनाउँछन् उनीहरूले बनाएका छन् उनीहरूले चाहिँ ल बनाउँछन् र कुन कुन एरियामा चाहिँ हाम्रो अब यो हाम्रो चाहिँ जुरिस्टिक्सन पर्यो यो फेडरल गभर्मेन्टले हामीलाई छोडिदिएको छ जति उनीहरूले कभर गरेका छन् त्यो कुरा अब त्यसपछि चाहिँ हाम्रो काम हो भनेकोले त्यो एरिया कभर गर्नलाई उनीहरूले चाहिँ के गर्छन् भने दे मेक एक्ज्याक्टली सेम तरिकाले लहरू बनाउँछन् लहरू बनाएर व्यवस्थापिका यिनीहरूको पनि अब गभर्नर चाहिँ एक्जिक्युटिभको हेड भयो यिनीहरूको पनि अब कोर्ट सिस्टम छ स्टेटको चाहिँ हाइएस्ट कोर्ट छ सुप्रिम कोर्ट भने जस्तो चाहिँ फेडरल सिस्टममा एउटा मान्छेले चाहिँ के भने फेडरल लमा कसरी छुट्याउने क्राइम कहाँ गर्यो त्यसले होइन अब स्टेटमा क्राइम गर्यो कि भन्दाखेरि जुन लको जहाँ भयोलेसन छ त्यो त्यो कोर्टले चाहिँ केसको ट्राई गर्छ भने कि कुनै मान्छेले स्टेट लको कुरा पर्यो भने स्टेट कोर्टहरूमा जानु पर्यो फेडरल लको कुराहरू पर्यो भने फेडरल कोर्टमा जानु कोर्ट सिस्टम पनि तपाईँको डिफ्रेन्ट छ त्यसपछिको चाहिँ नेक्स्ट लेभल अलिक तल्लो लेभल के हुन्छ भने सिटीहरू भयो हरेक सिटीमा के छ भने साना सिटीहरूमा चाहिँ ठूलो किसिमको गभर्मेन्ट स्ट्रक्चर चाहिँ प्राक्टिकल हुँदैन पार्ट टाइम किसिमका चाहिँ यिनीहरूले चाहिँ बढीहरू क्रिएट गरेका छन् अब न्युयोर्क सिटी जस्तो ठूलो शहरमा के छ भन्दाखेरि फुल टाइम धेरै मान्छे छन् यहाँ यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ न्युयोर्क सिटीमा सिटी काउन्सिल भन्नेले चाहिँ सिटीको चाहिँ स्टेटकै कोर्ट सिस्टममा यिनीहरूले जान्छन् तर के छ भन्दा आफूले बनाएका चाहिँ अर्डिनेन्सहरूलाई च्यालेन्ज भयो भने चाहिँ स्टेट कोर्टको चाहिँ सिस्टमबाट यिनीहरूले चाहिँ संविधानसँग स्टेटको संविधानसँग कन्फर्म छ कि छैन भन्ने कुराको लागि चाहिँ स्टेट अन्तर्गतकै कोर्टहरूमा जान्छन् फेडरल कोर्टमा जानु पर्दैन भनेको अर्थ के भन्दाखेरि जस्तो न्युयोर्क सिटीको चाहिँ मेयर चाहिँ ब्लुम्बरले न्युयोर्क सिटी काउन्सिलले बनाएको रेगुलेसनहरू इन्फोर्स गर्छ भनेको अर्थ के भने त कुनै पनि मान्छेले भलिहान चाहिँ जे वाकिङ गर्नुहुन्न भने जहाँनिरबाट चाहिँ क्रसिङ गर्नुपर्छ त्यहाँबाट क्रसिङ गर्नु नभने तिमीलाई यति फाइन हुन्छ भन्ने यो ल चाहिँ स्टेटले पनि बनाउँदैन फेडरल गभर्मेन्टले पनि बनाउँदैन सिटी काउन्सिलले पास गर्यो मेयरले ल भयो भनेर चाहिँ सही गरेर चाहिँ फाइनल भइसकेपछि त्यसलाई चाहिँ के भने पुलिसले एक्जिक्युटिभ गर्ने भयो एक्जिक्युट गर्दाखेरि चाहिँ कुनै मान्छेले होइन मेरो अधिकार छ कि मैले बाटोको बीचबाट चाहिँ जानु पाउनुपर्छ भनेर च्यालेन्ज गर्छ भने त्यो ल चाहिँ के भने स्टेटको संविधानको मुताबिक त्यो ल बनाएको छ कि छैन त्यो मान्छेको चाहिँ के भने फ्रीडम जुन बाटो क्रस गर्ने एउटा फ्रीडम छ त्यो चाहिँ हनन भयो कि भएन भन्ने कुराको चाहिँ डिसिजन चाहिँ के भने स्टेटको कोर्टले डिसाइड गर्छ किनभने यो सिटी चाहिँ के भने स्टेटको अन्डरमा पर्यो अर्को कुरा के हुन्छ भने न्युयोर्क सिटीले चाहिँ मेरो चाहिँ के भने फेडरल कन्स्टिट्युसनले चाहिँ ग्यारेन्टी गरेको मेरो चाहिँ फ्रिडमको हनन गर्यो भनेर च्यालेन्ज गर्यो भने त्यो मान्छे फेडरल कोर्टमा जान पाउँछ कुरा बुझ्दैन तर के भने त्यसको लागि चाहिँ के भने फेडरल लले बनाएको लको चाहिँ के भने प्रोभिजन चाहिँ के भने भायोलेसन गरेका छ भन्ने कुरो देखाउन सक्नु पर्यो स्टेट कन्स्टिट्युसन पनि फेडरल कन्स्टिट्युसन म्याच हुनुपर्छ तर के छ भन्दाखेरि चाहिँ तर यिनीहरूको चाहिँ कामको डिभिजन चाहिँ आफ्नो छ कि मैले यहाँसम्म छ त्यसपछि मैले छोडिदिएँ भनेर फेडरल गभर्मेन्टले छोडिदिन्छ स्टेटले त्यसपछि they are free to do whatever they like है तर के छ भन्दाखेरि जब चाहिँ फेडरल गभर्मेन्टको टेरिटोरीमा जहाँ ट्याप गर्न लाग्छ नि फेडरल गभर्मेन्ट हाम्रो एरिया हो डोन्ट कम हियर भनेर उनीहरूले चाहिँ त्यहाँनिर रोक्छ यो प्र्याक्टिसको कुरा हो कि गभर्मेन्टले ल फलो गर्यो भने जनतालाई पनि विश्वास लाग्छ कोर्ट भने त किनभने एउटा चाहिँ जुडिसियरी हो लमा यस्तो हुनुपर्छ भने एउटा डिसिजन गरेर एउटा जजले अर्डर भनेर सही गरेर पठाइदिन्छ अब त्यसलाई चाहिँ के पालना गर्ने भन्ने कुरा त गभर्मेन्टले चाहिँ गर्नुपर्छ गर्छ नि यहाँ चाहिँ अब यिनीहरूले चाहिँ हन्ड्रेड पर्सेन्ट फलो गर्छन् त्यो कोर्टले भनिदिएपछि तपाईँको चाहिँ अरू कुरा केही क्वेसन सोध्दैनन् अब हामीले कोर्टले भनेको छ कोर्टले भने अर्डर जहिलेसम्म राइट छ त्यसलेसम्म हामी यो गर्छौँ भोलि आउनु फेरि माथिल्लो कोर्टले चाहिँ यो गलत छ भनिदियो फेरि त्यसलाई हामीले फर्काएर तलै जान्छ भने ठिकै छ तर हामीले चाहिँ के भने कोर्टले भनेको कुरा हामीले गर्छौँ भन्ने एउटा चाहिँ तपाईँको चाहिँ यहाँ यस्तो खालको प्रक्रिया भएको कारणले तपाईँको के भने अब जनताले पनि के भने सिस्टममा विश्वास गर्ने भयो क्या तपाईँको अब भनेको अर्थ के भन्दाखेरि त्यो चाहिँ के भने मान्छेलाई चाहिँ के भने त्यो सम्बन्धमा प्र्याक्टिस भएको र यसलाई हामीले चाहिँ विश्वास गर्नुपर्छ भन्ने किसिमले त्यसलाई लिएर गएको हुनाले त्यसलाई चाहिँ उनीहरूले अब त्यसलाई युज पनि छ उनीहरूले पहिला त हामीलाई के के किसिमको राइट्स छ भन्ने कुरो थाहा पाउनु पर्यो त्यसको लागि चाहिँ नलेजकै कुरा हो जनताहरूमा किनभने यहाँको जनताहरूले चाहिँ त्यो कुरा बुझेका छन् हाम्रो राइट्स कति छ भन्ने कुरो अर्को चाहिँ के भने लमा हामीलाई चाहिँ के भने भएको कुरालाई हामीले फलो गर्यो भने हामीलाई फाइदा के हुन्छ भन्ने कुरा त्यो पनि बुझेका छन् उहाँ हुनुहुन्थ्यो अमेरिकामा कार्यरत अधिवक्ता खगेन्द्र जीसी साँच्चै गणेशजी हामीले चाहेको पनि त कुना कन्दरामा बसेका नेपालीले समेत सरकारको उपस्थितिको महसुस गर्न सकुन् प्रदेशहरू सम्पन्न बनुन् प्रदेशहरू बीचको सम्बन्ध सुमधुर बनोस् अनि सबैजनाले लाभको स्वाद चाख्न पाउन् भन्ने त हो नि त्यही त अहिलेको राज्य सञ्चालन प्रणालीले हामीलाई यो सुविधाबाट रोक्यो अथवा जनता र सरकारलाई एकअर्काको एकदमै नजिक ल्याउन सकेन भनेर त हामी पनि संहितामा जान थालेका हौं समग्रमा यो नेपालीहरूको माग हो त्यसकारण हामीले केही छलफलहरूमा सुने जस्तो कुनै एक दलले मात्र त्यसको सम्पूर्ण श्रेय लिन खोज्नु त्यति जायज नहोला तपाईँले एन्टेना फाउन्डेशन नेपालको उत्पादन कार्यक्रम संहिता संगालो सुन्दै हुनुहुन्छ आज हामी संहिता संगालोको छ महिनाको यात्रालाई फर्केर हेर्दैछौं हामीले के कस्ता कुरा कार्यक्रममा छलफल गर्यौं र कसरी त्यसलाई निरन्तरता दियौं भन्ने बारेमा कुराकानी गरिरहेका छौं देशभरका पचास भन्दा बढ़ी रेडियो स्टेशन हाम्रो वेबसाइट डब्ल्यू र विभिन्न मोबाइल एप्लिकेशनबाट यो कार्यक्रम तपाईँ सुनिरहनु भएको छ नेपाल वन खोला नाला जस्ता प्राकृतिक सम्पदामा धनी भनेर संसारभर कहलिएको छ भौगोलिक हिसाबले यी प्राकृतिक सम्पदा हिमाल पहाड़ र तराईमा बाँडिएका छनृ अर्कोतिर ती प्राकृतिक स्रोतहरू आमदानीको एउटा महत्वपूर्ण हिस्सा पनि हुन् संहितामा यी कुराहरूको समायोजन पनि एउटा अहम सवाल हो वास्तवमै ती खोलाहरूबाट विद्युत निकाल्न सकिन्छ अहिले भइरहेको लोड सेडिङ पनि हट्न सक्छ सिंचाईको सम्भावनाका ढोकाहरू पनि खुल्न सक्छन् ती वन जंगल अर्को आमदानीको बाटो खोल्न सक्छ यसको निर्माण भइसकेपछि यिनीका आधारमा कुनै प्रदेश धनी अथवा कुनै प्रदेश चाहिँ गरिब हुने स्थिति पो आउँछ कि भन्ने धेरैजनाको चिन्ता सभासद ध्यान गोविन्द रञ्जित नेकपा मालेका जनक चालिसे सामुदायिक वन उपभोक्ता महासंघका दिलराज खनाल र पर्यटन व्यवसायी मिम हमाल मैले सबभन्दा पहिला रतन संसार श्रेष्ठ श्रेष्ठजीबाटै कार्यक्रम शुरू गरे सबै नेपालीको अधिकार हुनुपर्छ र त्यसलाई वितरण गर्ने नाममा ठ्याकठ्याक गर्ने हिसाबले चाहिँ अरूलाई वञ्चित गरिनु भएन यो धेरै महत्वपूर्ण चिज हो म जलस्रोतमा काम गर्ने मैले के देखिरहेको छु भने यदि हामीले प्राकृतिक स्रोतको तपाईँको अङ्ग्रेजी शब्द प्रयोग गर्नु पर्यो अप्टिमम उपयोग गर्ने हो नेपालको हितमा भयो भने के सकिन्छ त भन्दाखेरि पहाड़मा बाँध बनाएर वर्षाको पानी थुनेर पानी नदान गर्न सकिन्छ भने सुखयाममा उहाँकोमा थप पानी दिन सकिन्छ यस्तो प्रकारले संहिता हुनु पर्यो वितरणको हिसाबले नभएर अब यो यो क्याचवर्ड हो उपयोगबाट हुने लाभको वितरण हो जंगल वितरण होइन दिलाज खनालजीतिर जान्छु म अहिले धेरै तहसम्मको यसो विचारहरू हामीले पढ्यौँ लेखहरू पढ्यौँ अनुसन्धानहरू पढ्यौँ भने नेपालमा सङ्घीय व्यवस्थामा गइसके पछाडि प्रदेशहरूको लागि ठूलो आमदानीको स्रोत भनेको केही समयका लागिसम्म यही हामीसँग भएका प्राकृतिक रूपमा उपलब्ध स्रोत साधनको दोहोरै सबैभन्दा बढी हुन्छ भन्ने जताततै लेखेर आइरहेछ तपाईँ वनमा त्यत्रो टाइम चाहिँ लाग्नुभयो नेपालको हरियो वन नेपालको धन भनेर त हामी त पढ्दै पनि आएको हो तपाईँले त्यो सामुदायिक वन उपभोक्ताको जानकार व्यक्तिको रूपमा हिसाबले हेर्नुभयो भने यो सङ्घीय व्यवस्थाभित्र वनलाई कति सुरक्षित देख्नुहुन्छ अहिले नेपालमा तपाईँ संरक्षित क्षेत्रहरू जस्तो निकुञ्ज आरक्षण मध्यवर्ती क्षेत्र संरक्षित वनहरू यी सबै टोटल चाहिँ डाटा क्यालकुलेसन गरेर हेरियो भने नेपालको झन्डै झन्डै तिस प्रतिशत भूभाग चाहिँ त्यसभित्र पर्छ मैले जङ्गलको तिस प्रतिशत भने होइन कुल भूमिको अठाइसदेखि तिस प्रतिशत त्यसभित्र पर्छ वन्य राष्ट्रिय निकुञ्ज तपाईँ प्रान्तको अधिकारमा राख्न त सक्नुहुन्न होइन कोसिकाको वन्यजन्तु आरक्षण तपाईँ प्रान्तको नियन्त्रणमा राख्न त पाउनुहुन्न किनभने तपाईँ अन्तर्राष्ट्रिय चाहिँ तपाईँको रामसार कन्भेन्सनले तपाईँलाई स्थानीय के अरे प्रान्तीय सरकारले रिपोर्टिङ गर्ने अथोरिटी त दिँदैन तपाईँ केन्द्र सरकारले रिपोर्टिङ गर्नुपर्छ भनेपछि यस्ता केही जटिलताहरू छन् तपाईँ त्यसै गरी नदीको बारेमा प्रान्तले इन्डियासँगको चाहिँ रिलेसनसिपमा काम गर्न सक्छ कि सक्दैन चाइनासँग काम गर्न सक्छ कि सक्दैन प्रान्तले कि हामीले संविधानमा ल यो चाहिँ प्रान्तलाई दिउँ भनेर भन्नु पर्यो होइन यो त केन्द्र सरकारको नियन्त्रणमा रिपोर्टिङ रिक्वायरमेन्ट रिपोर्ट पठाउने नेगोसिएसन गर्ने डायलग गर्ने यो सारा कुराहरू केन्द्र सरकारले गर्ने भन्ने हो भने त हामी त धेरै कुरा गुमाइसकेको अवस्था छ तपाईँको के भने ताप्लेजुङको संरक्षित क्षेत्रको मध्यवर्तीको एउटा मान्छे चेक बोकेर हजुर मेरो साइन मेरो चेकमा साइन गरिदिनुहोस् न भन्दै बाबर या वन मन्त्रालयमा त फेर्दैन अधिकारको सवालमा कुराकानी गर्दा अहिले तपाईँको एउटा सामुदायिक बने कसरी सङ्घीय व्यवस्थामा नयाँ ढङ्गले जाला अझ सरकारको संरक्षित बने कुन ढङ्गले जान्छ भनेर प्राकृतिक स्रोत साधन सम्बन्धी समितिभित्र त्यो विषयमा के छलफल भएको छ केही कुराकानी भएको छ कुनै निर्गोलमा पुगिसकेको हामीले राम्रै पत्ता लगाइसकेका छौँ भन्ने लागेको केही कुरा छ भने बाँडिदिनुहोस् त्यस्तो पत्ता लगाइसकेका छौँ भन्दा पनि हामीले व्यवस्थापिका संसद अन्तर्गत रहेर चाहिँ यो वनलाई सामुदायिक वन सरकारी साझेदारीका वन निजी भन यिनीहरूलाई कसको दायित्व कति र कसरी यिनीहरूलाई संरक्षण गर्ने भन्ने विषयमा चाहिँ थोरै वर्कआउट हामीले गरेका थियौँ र त्यसलाई हामीले सम्बन्धित निकायलाई पनि ध्यान आकर्षण गराएका थियौँ र अब विडम्बना व्यवस्थापिका संसद पनि भङ्ग भयो त्यसपछि हामीले त्यसलाई मोनिटरिङ गर्ने पनि योजना बनाएका थियौँ त्यो समितिले त्यो गर्न सकिएन प्राकृतिक स्रोत समिति साधनमा रहेर काम गर्दाखेरि धेरैवटा वन जङ्गलहरूको अनुगमन गरेका थियौँ अध्ययन गरेका थियौं त्यतिखेर के पाइयो भन्दा केही ठाउँमा सामुदायिक वनहरू एकदम राम्रोसँग फस्टाएको तर केही ठाउँमा चाहिँ नि झन् नराम्ररी विनाश भएको पनि पाइयो अब यो चाहिँ आफ्नो सोचको पनि कुरा हो अहिले पानीमा के भइरहेछ भने सबभन्दा पहिला मिलाञ्चीको गफ गरौँ मेलम्ची सिन्धुपाल्चोकतिरबाट झर्छ त्यसपछि पानी काठमाडौँमा ल्याउन खोजिएको छ यो कति वर्षको प्रोजेक्ट हो अझै अब हामीलाई ठ्याक्कै भन्न सकिने अवस्था छैन तोक्न त अब दुई तिन वर्षमै आउँछ भनेर भनिया छ पानीको वितरण व्यवस्था सङ्घीय व्यवस्थामा कसरी मिल्छ के अरे बरहा क्षेत्रका जनता र मधेसका तराईका जनता मिल्ने हो भने यो कम्प्लिमेन्टारिटी भन्छ मैले नेपाल शब्द भेटाएको छैन हुन्छ जसले गर्दाखेरि त्यहाँको पानी मधेसमा तराईमा सिँचाइको लागि उपलब्ध हुन्छ त्यहाँ उत्पादन बिजुली मधेसमा उद्योग स्थापना गर्नको लागि हुन्छ र अब अब भन्छ मध्य प्रदेश छुट्टै भएपछि त्यहाँको जङ्गलबाट माथिका मान्छे वञ्चित हुन्छ भने तर माथिको अलिअलि जमिन जङ्गल छ हुला झुला पनि छ है त्यसले गर्दा मैले पीडा कसरी बुझेको छु भने वास्तवमा भारतमा पन्जाबमा धानको खेतीयोग्य भूमिको डेढ प्रतिशत मात्रै पन्जाबमा छ तर एउटा पन्जाब प्रान्तले भारतको धान र गहुँको चालिस प्रतिशत आवश्यक पूर्ति छ भनेको अर्थ यदि हामीले कोशी उच्च बाँध जस्तो सप्तगण्डकी आयोजना कर्णाली आयोजना नेपाल हित हुने गरी बनाउने हो भने त्यसले गर्दाखेरि अब अहिले तपाईँको मेलेम्चीको समस्या नै उनीहरूले के भनिरहेको छ त भने हामीले पानी दिए बापत के पाउँछौँ त के पाउने अवस्था छैन केही दिनु मिल्ने अवस्था छैन पानी अहिले जति महसुस त्यो बढाउने अवस्था छैन त्यसले गर्दाखेरि त्यस्तो प्रकारले राज्य पुनर्संरचना भयो भने काठमाडौँको मान्छेले दुःख भोग्छन् नेवार राज्य तथा कतिको दुःख भोग्छन् म नेवार राज्य पक्षमा छैन म नेवार हुँदाहुँदै पनि तामसालीकोले पनि दुःख पाउँछन् किन उसले पानीको कुनै उपयोग गर्न सक्दैन ध्यान मैले एउटा प्रश्न सोधिहाल्नु पर्नेछ यो काठमाडौँ अचम्मको ठाउँ छ र यो काठमाडौँलाई हेर्ने दृष्टिकोण भिन्ना भिन्नै किसिमको वातावरणहरू छन् मैले काठमाडौँ बासिन्दापट्टि काठमाडौँलाई गरेको केन्द्रको कार्य अहिले हाम्रो सागरजीले भन्नुभयो जस्तै उहाँले भन्नुभयो जस्तै काठमाडौँलाई अन्याय परेको कुरा कसैले भन्दैन यहाँ पानीको कुरा गर्यो भने त्यो ध्यान गोविन्दले खालि काठमाडौँकै मात्र कुरा गरे जस्तै देशव्यापीको रूपमा गर्दैन भन्छन् हामी ठाउँ हाम्रो ठाउँबाट बत्ती लैजाने हामीले नै बत्ती नपार्ने त्यो कुरा राख्ने राख्दैन भन्छन् हामी भन्छौं काठमाडौँवासी भएको हुनाले सुविधा हामीलाई पाउनुपर्ने के सुविधा पायो त हामीले ट्याक्स तिर्नुपर्ने बेलामा हामी बढी ट्याक्स हामी नै तिर्छौँ हामीले व्यवस्थित रूपमा गर्नुपर्ने हामी नै गर्छौं तर नेतृत्व वर्गहरूले काठमाडौँलाई हेर्ने काठमाडौँको बासिन्दालाई हेर्ने र यसपालि अलिकति काठमाडौँलाई नै परिणत गर्ने मान्छेहरूको नै जितेर आएको छ हामीले प्राकृतिक सम्पदा र स्रोतहरूको बाँडफाँड भन्दा पनि त्यसबाट आउने लाभलाई वितरण गर्ने कुरा पो महत्वपूर्ण हुने रहेछ भन्ने कुरा यो छलफल सुनेर थाहा पायौं छलफलमा सहभागी हुनुहुन्थ्यो नेपाली कांग्रेसका सभासद ध्यान गोविन्द रंजित नेकपा मालेका जनक चालिसे सामुदायिक वन उपभोक्ता महासंघका डिलराज खनाल र पर्यटन व्यवसायी मिम हमाल त्यही त यदि त्यसो नगर्ने हो भने त विमानस्थल अनि नाकाहरू भएका प्रदेशहरूमा त बढ़ी धनी हुने दिन नआउला भन्न सकिन्न त्यसकारण संघीयताले स्रोतहरूबाट पाइने लाभको पनि बराबर बाँड़फाँटको ओकालत गर्छ भन्ने कुरा हामीले कार्यक्रममा छलफल गर्दै आएका हौं यतिका छलफलहरू भइसकेपछि हामीले अबको संघीय नेपाल कस्तो हुनुपर्छ तपाईँ हाम्रो कुरा कसरी समावेश गरियोस् भन्ने चाहना छ भनेर सर्वसाधारणसँग गरिएको कुराकानी पनि सुनाउन आखिर जनतालाई समुन्नत र ढुक्क बनाउन त संहिताको अभ्यास गर्न खोजिएको हो नि हामीले धेरै ठाउँमा घुम्दा ती अपेक्षाहरू संकलन गरेका छौं एकैछिन केही प्रतिनिधि आवाजहरू सुनौ मेरो विचारमा संघीयताले देशमा विकास भन्दा विनाश नै बढ़ी हुन्छ जस्तो लाग्छ संघीयताले फेरि त्यही बाइसे चौबिसे राज्यमा पो धकल्ने हो कि त्यस्तै टुक्रा टुक्रा भएर हामी पनि विभिन्न जात जातिमा द्वन्द फैलाउने धर्ममा द्वन्द फैलिने अनि यो तेरो राज्य यो मेरो राज्य विभिन्न जात जातिको राज्य भयो भने जुन राज्यमा जुन जाति बढी छ त्यसको बाहुल्यता बढी भएर अर्को जातिलाई त यस्तो उस्तो भनेर दबाव गर्ने मिच्ने प्रवृत्ति धेरै नै हुन्छ जस्तो लाग्छ मेरो विचारमा पनि संहिता वास्तवमा जनताका अधिकार प्राप्त गर्नका निम्ति जनताले पाउनुपर्ने मिनिमम अथवा म्याक्सिमम अब अधिकारहरूलाई प्रत्यक्ष उनीहरूको चाहिँ राज्यबाट पाउन् भन्नेका लागि संहिता आवश्यकता पर्ने हो तर नेपालमा राजनीतिक दलहरूले चुनावका बेला जनताका बीचमा प्रतिबद्धता व्यक्त गर्ने पछि गएर यसलाई विवादका रूपमा मात्रै बुझेर यो खास एउटा समस्याका रूपमा भएको छ यो मुलुकको राष्ट्रियता र स्वाधीनतालाई जोगाएर यो मुलुकलाई विश्वका विकसित सम्पन्न मुलुकहरू समृद्ध मुलुकहरूसँग प्रतिस्पर्धा गराउने मुलुकका रूपमा अब चिनाउन लाग्नुपर्छ जस्तो मलाई लाग्छ संहिता लागू भएपछि मुलुकले पाउनुपर्ने राहतहरू अथवा केन्द्रीयता भन्दा संहितामा बढी र समयमै अथवा कम दुखमा जनताले पाउने राहत उसले उपलब्ध गराउन सक्छ भन्ने हाम्रो चाहिँ त्यस्तो मेरो आफ्नो विचारमा त्यस्तो छ जस्तै सानो राज्यहरूको बीचमा हामीले जस्तै पश्चिम को मान्छेहरू सुदूरपश्चिमको मान्छेहरूले पनि काठमाडौँ जानुपर्ने जुम्ला कालीकोटको मान्छे पनि काठमाडौँ जानुपर्ने यसको अर्थमा अब सङ्घीयता भयो भने उनीहरूको टाइमको पनि केही ख्याल र सानो सानो काम गर्दा पनि उनीहरूलाई सहज हुने खालको वातावरण बन्छ सङ्घीयता भएपछि केन्द्रीय राज्यभन्दा संघीय राज्यमा पाउनुपर्ने सुविधा राज्यले हेर्नुपर्ने दृष्टिकोण अलिकति चाहिँ फरक नै रहन्छ यो मध्यपश्चिम अथवा भेरी कर्णाली राज्य व्यवस्था समितिले पाउनुपर्ने छुट्टै राज्यको हिसाबले आउँछ अहिले नेता भन्नाले कुनै नेताको आधारमा बाइफोरसम्म चाहिँ विकास जान्छ भने त्यतिखेर चाहिँ संघीय राज्यको आधारमा विकट छ त्यसमा बढी नै पैसा पठाउनुपर्छ अथवा आर्थिक लगानी गर्नुपर्छ भन्ने हिसाबले उसले उपलब्ध गराउन सक्छ भन्ने हाम्रो विचारमा त्यस्तो छ दोस्रो संविधान सभाले पनि आफ्नो सात महिनाको यात्रा तय गरिसकेको छ सभासद र नेताहरूले गरेको प्रण अनुसार संहिता सहितको संविधान जारी हुन अब करिब छ महिना मात्रै बाँकी छ अहिलेसम्म कति प्रगति भयो त भन्ने बारेमा पनि हामीले संहिता संगालोका केही पछिल्ला अंकहरूमा छलफल गर्यौं अघिल्लो पटक संघीयता शासकीय स्वरूप निर्वाचन प्रणाली लगायतका मुद्दाहरूले संविधान आउन नसकेको बताइन्छ अहिले ती विषयमा छलफल हुन थाल्यो त कसरी अगाडि बढ्दैछ संविधान सभा भनेर हामीले संविधान सभाका उपसभामुख ओनसरी घरतीसँग कुराकानी गरेका थियौं मैले उहाँलाई नयाँ बानेश्वर स्थित संविधान सभा भवनमै भेटेर अब छ महिनामा संविधान आउला त भनेर सोधेको थिएँ आफ्नो आफ्नो अडान त अहिले पनि देखिन्छ होइन राजनीतिक दलहरूले आफ्ना विषयवस्तुहरू हाउसमा छलफल गर्दा होस् या समितिमा या अनौपचारिक रूपबाट छलफल हुँदा होस् उहाँहरूको अडानहरू आज पनि जस्ता त्यस्तै देखिन्छ तैपनि संविधान त लेख्नै पर्छ हामीले लेख्दाखेरि सबैले मेरै हो मै हुँ भन्ने कुराबाट अगाडि बढेर अब राष्ट्रलाई के चाहिएको छ होइन देश र जनतालाई के चाहिएको छ भन्ने कुरामा उहाँहरूले चाहिँ सहमति कायम राख्न सक्नुपर्छ र त्यसको लागि विगतमा संविधान सभाले चार वर्ष एकदमै मेहनत गर्दाखेरि हामीले के देख्छौँ भनेपछि जेठ दुई गते एउटा समझदार त भएकै हो नि होइन सहमति भएको हो त्यसले अब तिन दिन पनि अब टिक्न सकेन यद्यपि दुःखको कुरा होइन त्यहाँसम्म त राजनीतिक दलहरू हिजो पनि पुग्नु भएकै थियो नि त्यसलाई आज पनि राजनीतिक दलहरूले त्यसरी नै विषयवस्तुहरूलाई साँगुर्याउँदै लैजानुभयो भनेपछि सहमति हुने सम्भावनाहरू देखिन्छ तर अहिलेसम्मको बहसले त्यो देखाउँदैन अहिले बहस त अब हामीले घनीभूत रूपमा र निर्णायक बहस थालेकै छैनौँ होइन संवाद समितिले अरू चाहिँ जो चाहिँ हिजो संविधान सभामा सहमति भएका थिए तर संविधान सभाबाट होइन संवैधानिक समितिबाट विवाद समाधान उपसमितिबाट जो चाहिँ विषयवस्तुहरूको सहमति भएको थियो त्यो कार्य जारी राखेको छ र यी कार्यहरू सकिसकेपछि अब चाहिँ मूल विषयवस्तु जो चाहिँ हिजो विवाद भयो त्यो विषयमा अब प्रवेश गर्छ मैले त भन्छु राजनीतिक दलहरूले यदि विगतको संविधान सभाले गरेको कार्यहरू जो चाहिँ जनताकै पक्षमा थियो र सबै सबै दलले मान्नु भएको थियो र अन्तिम अवस्थासम्म आउँदाखेरि जेस दुई गते बिना नामको एघार प्रदेशमा जो चाहिँ समझदारी भएको थियो यसको वरिपरि रहेर छलफल गर्न सक्नु भएन र यी कुराहरूलाई उहाँले ठोस गर्न सक्नु भएन भनेपछि समयमा हामीले संविधान दिन सक्दैनौं तसर्थ हाम्रो बाध्यता छ हामीले चाहिँ जे विषयवस्तुहरू आज उत्थान भएका छन् यो नितान्तै नौलो नयाँ नभएर नेपालमै रहेको वस्तुस्थितिमा आधारित नेपाली जनताको नेपाल राष्ट्रको हित अनुकूलका हुन् र यी विषयवस्तुहरूमा उहाँहरू गम्भीरतापूर्वक बसेर विगतका सहमतिहरूलाई पनि उहाँहरूले चाहिँ लिँदै अगाडि बढ्नुभयो भने समयमै संविधान आउँछ मस्यौरा समितिले सहमति भएर हाउसबाट गइसकेका विषयहरूलाई चाहिँ मस्यौराको अन्तिम रूप दिने तर्खरमा छ यसले पनि हाम्रो कामको चाहिँ एउटा चाहिँ लेखाजोखा गर्छ जस्तो मलाई लाग्छ र विवाद समाधान समितिले पनि त्यहाँ चाहिँ अब धेरै कुराहरूलाई चाहिँ सहमति समिति गर्दै फेरि मस्यौदा समितिमा पठाउने अर्थात त्यहाँ चाहिँ सहमति जुटाउने कार्यहरूलाई चाहिँ एकदमै तीव्रता दिएको छ दिनरात मिटिङहरू बसिराखेको छ प्रत्येक समितिमा उपसमितिहरू गठन गरेर उपसमितिहरूद्वारा कामलाई एकदमै सटिङ गरेर ल्याइएको छ त्यसैले पनि मैले के देख्छु भने विगतको संविधान सभा चार वर्ष थियो त्यो बेला पनि कम मेहनत चाहिँ गरेको होइन तर आजको संविधान सभालाई हामीले हेर्दाखेरि एक वर्षभित्र जसरी पनि संविधान पर्छ भन्ने जिम्मेवारी चाहिँ राजनीतिक दल हाम्रो मान्य सभासदजीहरूमा देखिन्छ नै जस्तो चुनाव सकिने बेलादेखि नै चुनाव सकिने बित्तिकै जति आशा गरिएको थियो जुन गतिमा यो चल्ला भन्ने त्यही गतिमा चलिरहेको छ अथवा चाँडो दौडिन सुरु भइसक्यो अथवा ढिलो नै छ हामीले चाहिँ एउटा आचार संहिता निर्माण गरेका छौँ नियमावली त्यसमा चाहिँ समय निर्धारण गरिएको छ कति समयमा के के काम गर्ने भनेर र त्यो कार्यतालिका बमोजिम हामीले आजसम्म चाहिँ कामलाई अगाडि बढ़ाएकै छौं यद्यपि संविधान सभामा व्यवस्थापिका संसदतिरको कार्यहरूलाई हामीले चाहिँ छोड्ने हो भने संविधान सभाको कार्य हाउसमा होस् या समिति उपसमितिमा होस् या अनौपचारिक रूपमा चलेका सबै सबै गतिविधिहरूलाई हामीले हेर्यौं भनेपछि हामी कार्यतालिका बमोजिम छौं र हामीले हाम्रो कार्यतालिकालाई अहिलेसम्म समाति राखेको हुनाले नेपाली जनतालाई म अपील गर्छु आगामी माघ आठ गते नेपाली जनताले संविधान पाउनेछ अहिले हामीले कार्यतालिका मिच्नु परेको छैन हजुर अहिले मिच्नु परेको छैन बरु हामीले चाहिँ संविधान सभाको सुरुवातको कार्यलाई हामीले हेऱ्यौँ भने निर्कियोल समितिले चाहिँ आफ्नो समयभन्दा अगावै टेबुल गरेको थियो आफ्ना चाहिँ विषयवस्तुहरूलाई लिएर त्यसैले संविधान सभाको गति चाहिँ एकदमै ढिलो भयो भन्ने होइन कार्यतालिका बमोजिम छ तर कामको चाप जो छ कामको चाप भयो भन्नेमा हामीले चाहिँ यो गतिलाई छोड्नु हुँदैन अलिक बढाएर हामीले अगाडि बढ्नुपर्छ संविधान सभाका उपसभामुख उनसरी घरती संविधान सभाका प्रगतिहरूबारे बताउँदै हुनुहुन्थ्यो उनसरी घरतीको कुरा सुन्दा अनि संविधान सभाका गतिविधि दलहरूको छलफलको सिलसिला हेर्दा चाहिँ हामीले संविधान पाउने दिन अब धेरै टाढा छैन भन्ने आश गर्न सकिन्छ अब भने कार्यक्रममा केही प्रतिक्रियाहरूको पालो भएको छ साथमा हुनुहुन्छ सहकर्मी प्रियंका बुढाथोकी अजय भद्र खनालको ट्वीट छ किन सबैजना एकमत हुन नसकेका होलान् सबैतिर भागवण्डा गरे जस्तो कांग्रेस एमाले माओवादी मधेस र जनजाति प्रदेश भनेर पाँच प्रदेश बनाउन खोजेको पो हो कि त्यसो गर्दा पनि सीमाङ्कनको समस्या चाहिँ हुन्छ है योनतेन गाछोको विचार पनि सँगै मिल्छ उहाँले लेख्नु भएको छ जसले संघीयताको नारा बोकेर चुनाव जिते उसैलाई संघीयता अर्थहीन लाग्दैछ पाँच विकास क्षेत्र पचहत्तर जिल्ला हुँदाहुँदै किन चाहियो संघीयता विश्वराज देवपानेले ट्वीटरमा लेख्नु भएको छ मन जित्न नसकेपछि छुट्टिए जस्तो गरेर संघीयतामा बाँडफाँड नहोस् मनलाग्दी तरिकाले अंश लिएर छुट्टिँदा परिवारमा झगडा भए जस्तो विचार नगरेर संघीय प्रदेश छुट्याउनुले देशमा नै विचलन आउँछ भर्खरै मनाइएको जनै पूर्णिमाको दिनलाई सम्झदै रवि श्रेष्ठले ट्वीट गर्नु भएको छ हामी केटागुडी मिसाएर मिलेर क्वाटी खान्छौ नेताहरू हामीलाई टुक्राएर मात्र प्रदेश बाँडफाँड गर्न खोजे जस्तो देखिन्छ संघीयतामा त अधिकारको पनि बाँडफाँड हुन्छ है आफ्नो प्रतिक्रिया जनाउने सबैलाई धेरै धेरै धन्यवाद हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ हामी संघीयता संघालोको यात्राको पनि अन्त्यतिर आइपुगेका छौं आजसम्म हाम्रो साथमा रहिरहनु भएकोमा तपाईँ सबैलाई धेरै धेरै धन्यवाद तपाईँले कार्यक्रम सुनेर कार्यक्रम अवधिभर हामीलाई पठाउनुभएका सुझाव सल्लाह र प्रतिक्रियाले हामीलाई सधैँ मदत गर्यो आउँदा दिनमा पनि तपाईँका सुझाव सल्लाह हामीलाई चाहिन्छ नै आजसम्म प्रसारित संहिता संगालोका अंकहरूको पूर्ण अंश हाम्रो वेबसाइट डब्लूडब्लूडब्लू डट उपलब्ध छ सामग्री सुनिसकेपछि तपाईँ त्यहाँ आफ्नो प्रतिक्रिया दिइरहन सक्नुहुन्छ संहिता सम्बन्धी छलफल गर्न हामी आउँदा कार्यक्रमहरूमा पनि पक्कै आउनेछौ भोलि बिहान आठ बजेर दस मिनटमा शान्ति प्रक्रियाका बारेमा कुराकानी गर्न नेपाल चौतारीका साथ हामी फेरि आउनेछौ त्यतिन्जेलसम्मका लागि उत्पादन टोलीका राजन पराजुली प्रियङ्का बुढाथकी प्रविधिज्ञ राजेन्द्र रिजालका साथ म गणेश आचार्य म कल्पना भट्टराई विधान descanso. Namaskar. अब तपाईँ हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा केएन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item puja सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध पर्याप्त पार्किङ खाने पानी दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयन प्लाजा रत्नगर आठ बकुलहर प्रोपाइटर राज श्रेष्ठ मोबाइल अन्ठानब्बे चार पचास असी पाँच बहत्तर अन्ठानब्बे चार पचास उना पचास दुई सय असी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अनि नानीलाई केटो कस्तो लाग्यो त उहाँ भन्दा पनि उहाँले लगाएको सुटले मेरो मन छोयो भनेपछि यो सम्बन्ध अगाडि बढाउँ त ओके नयाँ व्यवस्थापनको साथमा सियाराम रेमन्ड लगायतका उत्कृष्ट ब्रान्डका कपडाहरू स्कुल कलेजका ड्रेस एवं जुनसुकै संस्था वा व्यक्तिका रोजाइ अनुसारका युनिफर्म तथा अन्य कपडाहरू आकर्षक रूपबाट सिलाइ गरिने तपाईँहरूकै विश्वासिलो टेलरिङ सेन्टर परिचित shirting suiting and tailoring centre Khaireni चार पर्सा नेपाल बैङ्क भवन proprietor Rajesh Khati mobile number अन्ठानब्बे चार पचपन्न छयासी दुई सय एघार र फोन नम्बर शून्य छपन्न पाँच त्रियासी एक सय उनाचालिस अर्पण टाइम चेन्ज अहिले बिहानको नौ बज्यो यस अर्पण टाइम चेकको साथमा सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुँडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनान्सय टाढी सोरुम रत्नगर दुई main road Tadhi phone number शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा ओरिजिनल मोबाइलको एक मात्र विकल्प ए टु जेड मोबाइल हाउसको तेस्रो सोरुम अब मेन रोड टाढी चोकमा फोन नम्बर शून्य छपन्न पाँच एकसठी एक सय उना पचास रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल कम्पनी कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी